नमस्कार म तपाईँको आफ्नै जीवन खत्री यसै भनेर रेडियोमा केही वर्ष अघि बोल्थेँ झन्डै रेडियोमा दुई वर्ष जति काम गरेँ यसै गरी मेरो आवाजहरू हावाको तरङ्ग मार्फत मेगाहर्सबाट रेडियो सेट सेटमा पुर्याएँ केही समय टेलिभिजनको क्यामेरा अगाडि उभिएँ झन्डै नौ महिना जस्तो टेलिभिजनको क्यामेरामा र समाजको सम्पूर्ण चित्रहरूलाई पनि प्रस्तुत गरेँ त्यति बेला पनि भने म तपाईँको आफ्नै जीवन खत्री रेडियोमा हुँदा पनि भने म तपाईँको आफ्नै जीवन खत्री पत्रिकामा पनि सुरुवात तका काम गरेँ र पत्रिकामा लेखेँ त्यतिखेर मात्र जीवन खत्री लेखेँ त्यो सबै सबैको जीवन खत्री यतिखेर कोरियामा छ र कोरियामा काम गरेर बचेको समयमा अलिअलि साहित्य सिर्जना गर्छ साहित्य सिर्जना त के र कति नै सिर्जना गर्न सकिन्छ र विशेष साहित्यलाई माया गर्ने कोसिससम्म गर्छ त्यही हो तर आजको कार्यक्रम कसरी बोल्ने कहाँबाट सुरु गर्ने के भन्ने त्यो मलाई असहज भइरहेको छ सधैँ रेडियोको माइक्रोफोन छोएर बोले उताबाट प्राविधिकले इसारा गर्नुहुन्थ्यो आज प्राविधिक पनि अगाडि हुनुहुन्न र मेरो अगाडि एउटा मोबाइल सेट छ यही मोबाइल सेटलाई साक्षी राखेर बोलिरहेको छु कहाँ कहाँ मिस्टेक हुन्छ कहाँ कहाँ समस्याहरू हुनेछन् त्यो तपाईँले नै छुट्याइदिनु हुनेछ र त्यसलाई सुझाव सल्लाह पनि दिनुहुनेछ अझ त्योभन्दा बढी सुझाव र सल्लाह त के र मेरो आवाजलाई भन्दा पनि हामी साहित्य सिर्जना गर्नेहरू यी साहित्य सिर्जना गरिरहेका छौँ र यी साहित्य सिर्जना गर्ने सर्जकहरूलाई यहाँ सुनिने रचना र वाचन भएका रचनाहरूलाई तपाईँले प्रेमपूर्वक सुनिदिएर उहाँहरूलाई असल कमेन्ट स्वच्छ कमेन्ट गरिदिनु भयो भने राम्रो हुनेछ भन्ने मलाई लागेको छ फेरि पनि नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ तमाम आदरणीय मित्रहरूलाई हामी ग्रुपभित्र सीमित छौँ र मलाई ला जहाँसम्म लाग्छ यो बिस्तार बिस्तारै हामी अझ मजबुत भएपछि अझ सुन्दर रचनाहरू लेख्न सक्ने भइसकेपछि हामी बाहिर पनि यो कार्यक्रमलाई पुऱ्याउनेछु बोल्न बोल्नलाई गाह्रो हुँदैन बोलिरहने मान्छे धेरै लामोसम्म बोल्न सक्छ होला त्यही भएर धेरै बोल्न पनि चाहन्न म यति भन्न चाहन्छु फणिन्द्र भण्डारी अर्पण उहाँले यो कार्यक्रमको डिजाइन गर्नुभयो र हामी सबैले साथ सहयोग गऱ्यौँ अनि यो कार्यक्रम विशेषतः उहाँले नै सम्पूर्ण यसलाई एडिट गर्ने त्यसमा यसपछि मिक्सिङ गर्ने र विभिन्न यो जति पनि एउटा रेकर्ड पश्चात सुन्न लायकको एउटा कार्यक्रम बन्छ त्यो सबैमा फणेन्द्र भण्डारीको हात छ र उहाँले रमाइलो डट कम चलाउनुहुन्छ रमाइलो डट कमलाई बिस्तारै रेडियोतर्फ पनि मोड्ने कि भनेर उहाँको सोच छ सम्भवतः त्यो पनि सफल होस् हामीले सकेको सहयोग गर्न सकौँ हामी सबै साथीहरू मिलेर हामीले जे जे सक्छौँ आफ्नो ठाउँबाट त्यो पनि हो र विशेष त यो कार्यक्रम निरन्तर चल्नुमा नचल्नुमा यो श्रेय उहाँलाई नै जान्छ मलाई लाग्छ जहाँसम्म उहाँले यो कार्यक्रम चलाउनुहुनेछ र हामीले जहाँबाट रचनाहरू दिएर सहयोग र साथ गर्ने नै छौँ भन्ने मलाई लाग्छ यो वसन्त ग्रुपको हामी परदेशमा छौँ हामीलाई होमसिक हुन्छ विभिन्न समस्याहरू उल्झनहरू बाधाहरू आइ नै रहन्छन् ती बाधाहरूबाट कामहरूबाट अलिअलि थकानबाट केही समय फ्रेस हुनको लागि कति साथीहरू फ्रस्ट्रेट पनि हुन्छ त्यो त्यसलाई समेत हटाउनको लागि विभिन्न समस्याहरू आइपर्छन् ती समस्याहरू समाधान गर्नका लागि साथ सहयोग हुनका लागि समेत हामी बसन्त ग्रुपमा जोडिएका छौँ केही समय अगाडिदेखि र निरन्तर यसलाई विभिन्न स्वाद र फरक फरक शैलीको साथ हामी अगाडि अगाडि बढाउन खोजिरहेका छौँ आजको कार्यक्रम हामी यो कार्यक्रम सिँगै तयार गर्नेछौँ र त्यसपछि त्यो कार्यक्रम एकजना समीक्षकलाई जिम्मा लगाउनेछौँ समीक्षकज्यूले सुनिसकेपछि आफ्नो समीक्षा पनि राख्नुहोला भन्ने मलाई लागेको छ म यतिखेर घडी हेरिरहेको छु ठ्याक्कै चार मिनट भइसकेको म एक्लै बोलिरहेको अब चाहिँ म तपाईँहरूको रचना राख्नेछु मेरो पनि अन्त्यमा राख्नेछु त्यसपछि सिङ्गो कार्यक्रम आजको हामी साहित्यलाई दिनेछौँ धेरै लामो बोल्नुभन्दा पनि अब सरस्वती रचनाहरू राख्नेछौँ मेरो हातमा यतिखेर खगेन्द्र बराजुली हुनुहुन्छ उहाँको रचना छ उहाँले रेकर्ड गरेर पठाउनु भएको छ खगेन्द्र खराजुले सुन्दर कविताहरू लेख्नुहुन्छ आइज गाउँमा एउटा बिहानी झुल्काउँ यो क यो शीर्षकको कविताबाट आजको कार्यक्रम शुभा शुभारम्भ गर्न चाहन्छु कविताको शीर्षक आइज दिले गाउँमा एउटा नयाँ बिहानी झुल्काउँ प्यारो दिले मेरो दिलको साथी तेरो र मेरो साथ छुटेर एक कोरी हिउँद बसन्त बितेछन् कतै सुसुप्त यादहरू पनि अन्तिम प्रहरको सूर्य जस्तै सेलाएर डुबिसकेकी दिले दिले तैँले छोडेर गएको चौतारी अहिले जवान भइसक्यो जराहरू फैलिएर निकै पर पर पुगे म यही चौतारीको काखमा गाडिएको ढुङ्गो झैँ भएर गाउँमै छु यो गाउँको जराले मलाई उम्किनै दिएन यो गाउँको जराले मलाई उम्किनै दिएन तर तँ त दस गाउँको हितको लागि वर्गीय सङ्घर्ष र मुक्ति युद्धमा होमिएको थिए श्री तेरो चेतनालाई सगरमाथा सलाम साथी दिले तलाई याद छ दिले तलाई याद छ त्यो गणेश चौथी उत्पट्याङ भएर हाम्रो दिमागमा प्रवेश गर्दा भोलिपल्ट गाउँको चेहरै बदलिएको थियो मध्य दिनसम्म गाउँका भलाद्मीहरूले सजाय तोक्न सकेनन् बरु बरु त्यस दिनदेखि बिजुवा बिजुवाबाले कुखुरा पाल्न छोडे भिमे दाईले घरबारीमा काँक्रा र इस्कुस रोपेनन् तारा घरे बडाउले गाई कटेरोमै ओछ्यान लगाए माछला घरे कान्छा काका सिकुवाको खाटमा सुत्नै छोडे तल्ला गाउँकी माइली मगर्नीले जाँतो भित्र सारिन् त्यसपछि हरेक गणेश चौथीमा गाउँ सुतेन गस्तीमा खटियो खै त हो मेरो दिलको दिले खै त हो मेरो दिलको दिले तेरो र मेरो गुलेली मित्रता मट्याङ्रो बनेर बेपत्तै पो भयो त तर तेरो दुवाली माया घटेर अखुवाको पानीमा बगेन कहिल्यै बगोस् पनि कसरी बगोस् पनि कसरी सुक्रे दाईको बिहेमा जन्ती गएको तन्नेरी साँझ सोल्टिनीहरूको फुलबुट्टे कुर्ता गाँठो पारिदिएको सम्झनामै गुलाब फक्रन्छ आँखामा सुनगाभा मुस्कुराउँछन् तिनै तरुनी सोल्टिनीहरू त चङ्गा झैँ उडेर गइस् त चङ्गा झैँ उडेर गइस् तेरा यादहरू यो छातीमा लट्टाई बनेका छन् तेरो अभावमा गाउँ खडेरी बाँचिरहेछ साथी दिले दिले आजभोलि आजभोलि सहरतिर धर्म र जात कुस्ती खेल्दैछन् रे हो दिले आजभोलि सहरतिर धर्म र जात कुस्ती खेल्दैछन् रे हो सम्प्रदाय त एकादेशको कथा हो भन्छन् त हो अब स्वतन्त्र चराहरूमा वैज्ञानिक गुलेली नतनका तिलक्ष्मी रहरहरूको पिङ नमच्चा स्वार्थीहरूको विषाक्त भाषण पिएर देश बिथोल्न छोडिदे बरु आइज गाउँमै बरु आइज गाउँमै विकृति विसङ्गति विरुद्ध श्वेत क्रान्ति गरौँ हरेक पल मनबाट सेता परेवाहरू उडाउँ तैँले र मैले बाँचेको संस्कृति पुस्तान्तरण गरौँ मारुनी ख्याली साकेला हुर्रामा जुग जुगान्तर बाँचौँ आइज साथी त म आफ्नै गाउँ स्वर्ग बनाऊ चरी अमिलो र पानी अमला खाएर एकताको राग अलापौँ आइज त थेप्दै र म चुच्चे मिलेर गाउँमा एउटा रातो घाम झुल्काउँ गाउँमा एउटा नयाँ बिहानी झुल्काउँ सम्झि त सम्झि त दिले क्याम्के डाँडाबाट हेर्दा हाम्रो गाउँ कति सुन्दर देखिन्छ धन्यवाद यो सुन्दर कविताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु खगेन्द्र पराजुली सरलाई आइज दिले गाउँमा एउटा बिहानी झुल्काउला सुन्दर कविता थियो कविता आफ्नो स्वादको हुन्छ आफ्नै शैलीको हुन्छ यसै गरी लेख्ने यसै गरी लेख्ने भन्दा पनि सबैले आफ्नो परिचय आफ्नो शैली निर्माण गर्दै अगाडि बढ्ने हो भन्ने मलाई लाग्छ जसरी हुन्छ हामीले कविता गजल जे लेखे पनि आफ्नोपन दिने हो फरक दिने हो सबैलाई सुन्न योग्य बनाउने हो धेरै धन्यवाद दिन चाहन्छु र यो आजको कार्यक्रममा म जीवन खत्री छु तपाईँको आफ्नो जीवन खत्री र फणिन्द्र भण्डारे उहाँले प्राविधिक रूपमा साथ दिनुहुनेछ र त्यसपछि यो कार्यक्रमलाई यसो भनौँ न रमाइलो डट कमले प्रायोजन गरेको छ रेडियोको भाषामा भन्नुपर्दा सम्भवतः यो कार्यक्रम सिङ्गो कार्यक्रम नै उहाँले बनाउनुहुन्छ भनेपछि रमाइलो डट कमले प्रायोजन गरेको छ भन्दा फरक पर्दैन अब चाहिँ फेरि रचनाकै तर्फ जान चाहन्छु एउटा गजल सुन्न चाहन्छु कार्की समीरको गजल अबको क्रममा मेरो गजल यस्तो छ नचलाउन नजरका बाँडहरू उपचार हुँदैन नचलाउन नजरका बाँडहरू उपचार हुँदैन दिलचोर थुन्ने पिरतीको कारागार हुँदैन सक्छौ दिल जितेर लैजाऊ चोरेर हुन्न सक्छौ दिल जितेर लैजाऊ चोरेर हुन्न होला भ्रष्टाचार छानबिनको अख्तियार हुँदैन दिलचोर थुन्ने पिरतीको कारागार हुँदैन एक अर्काको भैनौ भने सम्झी नरुनु प्रिय एक अर्काको भने सम्झी नरुनु प्रिय कसैको भाग्य बाहिर लेखिएको निधार हुँदैन दिलचोर थुन्ने पिरतीको कारागार हुँदैन नथुक्नु मलाई समयले अर्केको बनायो भने नथुक्नु मलाई समयले अर्केको बनायो भने भन्दैको छु बाध्यतामा टाढी जाने गद्दार हुँदैन दिलचोर थुन्ने पिरतीको कारागार हुँदैन आफ्नो जोवनको जोवनको अहम नगर टिक्दैन सधैँ आफ्नो जोवनको अहम नगर टिक्दैन सधैँ फुलमाथि भमराको सधैँ बलात्कार हुँदैन नचलाउन नजरका बाँडहरू उपचार हुँदैन दिलचोर थुन्ने पिरतीको कारागार हुँदैन हस्त नमस्कार धेरै धन्यवाद दिन चाहन्छु काकी समीर सरलाई आफ्नो सुन्दर गजलका लागि आफ्नो सुन्दर गजल राखिदिनु भयो त्यसै गरी अब चाहिँ म कवितातर्फ जाउँ जस्तो लागेको छ कविताको क्रममा हुनुहुन्छ अज्ञात पाल्पाले मेरी उनीलाई भन्दै कविता लेखिरहनु भएको छ यो कविता उहाँले आफ्नो आवाजमा वाचन गरेर सुनाउनु भएको छ राम्रो बोल्ने एकजना गजलकार कवि अज्ञात पालपालीलाई आफ्नो रचना वाचनको लागि म अनुरोध गर्दछु मेरो उनीलाई शीर्षकको कविता दुख्न त नदुखोस् उनीलाई नदुखेकै राम्रो हुन्छ उनलाई कामना गर्छु सधैँलाई यदि दुख्छ भने पनि दुखोस् ती हातहरू दुख्दैमा के हुन्छ र तर नदुखोस् त्यो कोमल मन तर नदुखोस् त्यो कोमल मन फेरि त्यो मन दुखेको कसले देख्छ र हेर्दा त लाग्छ सबै आफ्नै जस्तै भेटेर बोल्दा त झन् लाग्छ आफ्नै धड्कन हो कि जस्तै हुन त साथ छुट्दैमा को हुन्छ र पराई हुन त साथ छुट्दैमा को हुन्छ र पराई तैपनि दोष कसलाई दिनु र खै समयले कोल्टे फेर्छ परिस्थिति बेग्लै हुन्छ अनि फेरि लाग्छ आफू एक्लै एक्लै अनि फेरि लाग्छ आफू एक्लै एक्लै सोचेको अर्कै हुन्छु तर हुन्छ बेग्लै बेग्लै तर पनि यही भन्छु सधैँ सुख मिलोस् उनीलाई खुसी मिलोस् उनीलाई सुख मिलोस् उनीलाई खुसी मिलोस् उनीलाई मेरी प्रिय उनीलाई मेरी प्रिय उनीलाई समाप्त धन्यवाद धेरै धन्यवाद अज्ञात फालपाली सरलाई म एउटा यति बेला म नभनौँ भने पनि भन्नुपर्ने कुरा यति बेला म कम्पनीको एउटा बन्द कोठामा छु र मेरो वरिपरि केही निर्जीव साधनहरू छन् मेरो आफ्नै कपडा राख्ने त एउटा धरा छ छेउमै छ केही केही केही किताबहरू र नजिकै छ बेड सँगै बसिरहेको छु ल्यापटप छ र म मोबाइलमा आवाज रेकर्ड गरिरहेको छु यता नजिकै कम्पनी छ र कम्पनीभित्र नाइट काम गर्ने कोरियन साथीहरू काम गरिरहनु भएको छ तर मलाई यति बेला के आनन्द लागिरहेछ यो किन भनिरहेको छु भने मान्छेभित्र मान्छे हुनलाई केही कलाको केही विचारको केही कविताको पनि सानो ठाउँ चाहिन्छ सानो स्थान चाहिन्छ अनि मात्रै मान्छे हुन सकिन्छ जस्तो मलाई लाग्छ यी कविताहरू सुनिरहँदा गजलहरू सुनिरहँदा र यो यो साहित्यिक कार्यक्रम बनाइरहँदा म भित्र पनि अलिकति मान्छेको तत्त्व छ कि जस्तो मलाई लागेको छ बाँकी भएको नभएको तपाईँ आफैले पनि मूल्याङ्कन गरिरहनु भएको छ मलाई खुसी लागिरहेछ अबको क्रममा भने म फेरि रचना सुन्नतर्फ नै जान चाहन्छु एउटा सुन्दर गजल लेख्ने एकजना गजलकार नवीन नेपाल आफ्नो गजल प्रस्तुत गर्नु अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने मान्छे अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने मान्छे अर्को पाइला बढाउँछु म एक्लै हिँड्ने मान्छे अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने मान्छे अर्को पाइला बढाउँछु म एक्लै हिँड्ने मान्छे पदचापले पिच्छा कोही नगरुन् चाहन्छु पच्चापले पिच्छा कोही नगरुन चाहन्छु बन्छन् पाइला मेटाउँछु म एक्लै हिँड्ने मान्छे अर्को पाइला बढाउँछु म एक्लै हिँड्ने मान्छे उसले महल बनायो त्यसले बगैँचा बनायो उसले महल बनायो त्यसले बगैँचा बनायो म सडक रुचाउँछु म एक्लै हिँड्ने मान्छे अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने मान्छे कहिले उदेक लाग्छ कहिले ठेस लाग्छ कहिले उदेक लाग्छ कहिले ठेस लाग्छ यस्तै हुन्छ बुझाउँछु म एक्लै हिँड्ने मान्छे अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने मान्छे गजल लेख्छु साथी बन्छ अन्तिम शेर छ गजल लेख्छु साथी बन्छ फेरि कथा त्यस्तै गजल लेख्छु साथी बन्छ फेरि कथा त्यस्तै फेरि सबै जलाउँछु म एक्लै हिँड्ने मान्छे अर्को पाइला बढाउँछु म एक्लै हिँड्ने मान्छे अझै खुट्टा उठाउँछु म एक्लै हिँड्ने धन्यवाद फेरि धन्यवाद नवीन नेपाल सरलाई आफ्नो सुन्दर गजलका लागि हामी मैले अघि नै भनिसकेँ म एउटा उताबाट मेसिन कराइरहेछ यताबाट खतरा खुत्रोको आवाज आइरहेछ हामी रेडियोको स्टुडियोमा छैनौँ मोबाइलमा एउटा रेकर्ड गरिरहेछौँ र यसलाई सुन्दर बनाउने प्रयास गरिरहेछौँ खतरा खुत्रोको विभिन्न आवाजहरू मैले बिचबिचमा कापी पनि पल्टाउँछु त्यसको पनि आवाज आएर केही डिस्टर्ब हुनसक्छ तैपनि तपाईँले प्रेमले मायाले स्नेहले सुनिदिनुहुनेछ मैले त्यो अपेक्षा राखेको छु र तपाईँले सकभर यसलाई सुन्दर पारेर सुन्नुहुनेछ भन्ने मैले अपेक्षा पनि राख्दछु र अबको क्रममा हामी रचना सुन्नेछौँ गणेश पौड्याल अकबरी खुर्सानीको कविता नमस्कार म गणेश पौडेल अकबरे खोर्सानी आज मसँग एउटा कविता छ मेरो कविताको शीर्षक तिम्रो सहर मेरो कविता यसरी सुरु हुन्छ प्रिया तिम्रो गाउँभन्दा हजारौँ गुणा राम्रो मेरो सहर भन्थ्यौ प्रिया तिम्रो गाउँभन्दा हजारौँ गुणा राम्रो मेरो सहर भन्थ्यौ खै त मैले केही देख्दै देखिनँ खै त मैले केही देख्दै देखिनँ हिमालको काखमा खेल्ने सयौँ रोपनी भूगोल बिछ्याएर रमाउने हिमालको काखमा खेल्ने सयौँ रोपनी भूगोल बिछ्याएर रमाउने कल कल भएको पानीमा माछा झैँ पौडने हाँस्दै गाउँदै डाँडा पहाड चढ्ने रुखबुट्टामा बाँदरहरूसँग सिसेली हाल्ने चराहरूसँग गीत गाउने पानी परेको म खै त प्रिया तिम्रो सहरमा मैले केही भेट्दै भेटिनँ खै त प्रिय तिम्रो सहरमा मैले केही भेट्दै भेटिनँ देउमाईको किनारका देउमाईको किनारमा चट्टानहरूभित्र ढुकेर चियाउने गजुरमुखी पारिपट्टिएका पक्का फेदीहरूमा पारिपट्टिएका पक्का फेदीहरूमा च्याब्रुङ बजाउँदै धान नाच्ने दिदीहरू नभेट्ने बायाँपट्टि आमचोकमा सय ढोले सयका भाकाहरू पहरा नै सजिने गरी फुलेका लाली गुराँसका फुलहरू शीतल छहारी फिजाउने उत्तिसका पाखाहरू माथि राउते लेकको माथि राउते लेकको शीतल सुस्केरा अह मैले भेट्दै भेटिनँ नुन सकिँदा नुन सकिँदा पैँचो माग्ने बिर्खे दाईको घर सलाइ नहुँदा उल्टो माग्ने हर्के दाईको घर न ऐँचो छ तिम्रो सहरमा प्रिया न ऐँचो छ तिम्रो सहरमा प्रिया न पैँचो छ तिम्रो सहरमा न ऐचो छ तिम्रो सहरमा प्रिया न पैँचो छ तिम्रो सहरमा तल्लो घरको रोपाइँमा कोदाली बोकेर हिँड्ने बाउसेहरू तल्लो घरको रोपाइँमा कोदाली बोकेर हिँड्ने बाउसेहरू हातमा धानको मुठा बोकी फरिया र चौबन्दीमा सजिएका रोपारहरू न छन् मङ्सिरमा माथ्लो घरको बिटा झार्दा धान हम्काउने लाठेहरू न छन् मङ्सिरमा माथ्लो घरको बिटा झार्दा धान हप्काउने लाठेहरू कोदालो कोदाको दाइ गर्दा मुस्ली उचाल्ने दिदीहरू बिहेबारीमा सेल पकाउने काकीहरू र रत्तेउली खेल्ने हजुरआमाहरू खोइ त खोइ त केही छैन खै त केही छैन गरेर खुइँ गरी थकाइ मेटाउने चौतारी न कतै नाच्छे मयुर चरी नै खोइ त केही छैन गरेर खुइ गरी थकाइ मेटाउने चौतारी न कतै नाच्छे मयुर चरी मलाई मलाई मलाई माफ गर प्रिया मलाई माफ गर प्रिया म तिम्रो सहरमा जिउन सकिनँ मलाई माफ गर प्रिया म तिम्रो सहरमा जिउन सकिनँ प्रिया तिम्रो सहरमा म अटाउनै सकिनँ छोडिदेऊ मलाई त्यही पहाडका कन्दराहरूमा छोडिदेऊ मलाई त्यही पहाडका कन्दराहरूमा नाच्ने छु त्यतै हाँस्ने छु त्यतै रमाउने छु त्यतै आफ्नै संसारमा आफ्नै संसारमा हस् त धन्यवाद धेरै धन्यवाद गणेश पौड्याल कवरी खोर्सानी आफ्नो सुन्दर कविता वाचन गर्दै हुनुहुन्थ्यो उहाँको वाचन सुन्दै गर्दा मलाई लाग्यो कतै म डियर कल्याणको एउटा गीती कथा सम्बन्धी कार्यक्रम सुनिरहेको छु कि जस्तो लाग्छ उहाँ डियर कल्याण चर्चित रेडियो वाचक त हुँदै हुनुहुन्छ तर हामी चाहन्छौँ अरू कसैको नक्कल जस्तो भन्दा पनि अझ आफ्नै मिठोपन आफ्नै मिठाससहित आयो भने अझ मजा हुन्छ होला भन्ने मलाई लाग्छ तर मैले नभनेको भए पनि भने हामी एकअर्कालाई सुधार्ने सुध्रिने ठाउँहरू थुप्रै छन् सुधार्दै अघि बढ्न सक्यौँ भने भोलिको हाम्रो यात्रा हाम्रो बाटो पनि फराकिलो भएर अगाडि बढ्नेछ मैले त्यो अपेक्षा राखेको छु र यो भन्दाखेरि गणेश पौड्याल पक्कै पनि अन्यथा लिनुहुने छैन तै पनि उहाँको सुन्दर वाचनको लागि उहाँको सुन्दर कविताको लागि हृदयदेखि नै धन्यवाद हामी यस्तै यस्तै रचनाहरू अझ बुलन्द रचना कविताहरू पर्खेर बस्ने नै छौँ धेरै धन्यवाद दिन चाहन्छु अबको क्रममा म गजलतर्फ जान चाहन्छु लभकुश माल्टाली आफ्नो गजल वाचन गर्नु आमालाई घाम जुन उदाएको आकाश दिलाउनु छ आमालाई घाम जुन उदाएको आकाश दिलाउनु छ एक सपुत अझै बाँचिरहेको आवाज दिलाउनु छ एक सपुत अझै बाँचिरहेको आवाज दिलाउनु छ हिमाली हावा पहाड छुँदै तराईसम्म बहोस् हिमाली हावा पहाड छुँदै तराईसम्म बहोस् बम बारुद अनि गन्धरहित बतास दिलाउनु छ एक सपुत अझै बाँचिरहेको आवाज दिलाउनु छ लिलामीमा राखेर सधैँ सबैले लुटे यहाँ लिलामीमा राखेर सधैँ सबैले लुटे यहाँ अस्तित्व रक्षा गर्न आजै केही खास दिलाउनु छ बम बारुद अनि रहित बतास दिलाउनु छ जङ्गली आखिर हिंस्रकै हुन्छ घरमा पाले पनि जङ्गली आखिर हिंस्रकै हुन्छ घरमा पाले पनि कुकुरलाई घर बसालाई वनवास दिलाउनु छ अस्तित्व रक्षा गर्न आजै केही खास दिलाउनु छ सन्तान बिचै फाटो देखेर झरेका आँसु पुछी सन्तान बिचै फाटो देखेर झरेका आँसु पुछी बसन्ती बहारसँगै प्रिय मधुमास दिलाउनु छ कुकुरलाई घर बसालाई वनवास दिलाउनु छ हत्या हिंसा र अशान्तिमा विरक्त मस्त मन बुझाउन हत्या हिंसा र अशान्तिमा विरक्त मन बुझाउन उनकै कोखमा बुद्ध जन्मिने नयाँ आस दिलाउनु छ बसन्ती बहारसँगै प्रिय मधुमास दिलाउनु छ उनकै कोखमा बुद्ध जन्मिने नयाँ आस दिलाउनु छ हस्त धन्यवाद धेरै धन्यवाद लवकुश माल्टाली सर आफ्नो सुन्दर वाचनका लागि आफ्नो सुन्दर गजलका लागि हामी बसन्त ग्रुपको यो सुन्दर बसाइमा छौँ यो सुन्दर बसाइमा हामी एकअर्काको सिर्जनाहरू सुनिरहेका छौँ सिर्जनाभित्र आफ्नो मनका हृदयका चाहनाहरू मनभित्र रहेका विभिन्न इच्छा आकाङ्क्षाहरू पनि व्यक्त गरिरहेका हुन्छौँ भन्ने मलाई लाग्छ अबको क्रममा अझै सुन्दर रचनाहरू अझै सुन्दर कविताहरू बाँकी नै छन् त्यो पनि राख्दै जानेछु अबको क्रममा निश्चल नवीनलाई आफ्नो रचना वाचनको लागि समय छुट्याउँछु म लबिन आज एउटा गजल भन्छु मेरो गजल पुरा भइसकेको छैन चार सेयर मात्रै छ अझै आज त्यही भए पनि सुनाउँछु मेरो गजल यसरी सुरु गर्छु कर्कापुमा किन गर्छौ मनले माग्दैन भने कर्कापुमा किन गर्छौ मनले माग्दैन भने भोभो टाढा जाऊ प्रिय माया लाग्दैन भने कर्कापमा किन गर्छौ मनले माग्दैन भने तिम्रै लागि रुँदा रुँदा तिम्रै लागि रुँदा रुँदा आँसु नै रित्याइसकेँ तिम्रै लागि रुँदा रुँदा आँसु नै रित्याइसकेँ फकाए जस्तो किन गर्छौ दया झाग्दैन भने भोभो टाढा जाऊ प्रिय माया लाग्दैन भने रहरले उमारेको कति मिठो मायाको बिउ रहरले उमारेको कति मिठो मायाको बिउ व्यर्थै मलजल किन गर्नु भाग्दै भाग्दैन भने भो टाढा जाऊ प्रिय माया लाग्दैन भने विश्वासले पो चल्छ प्यारी विश्वासले पो चल्छ प्यारी मायाको दुनियाँ थियो विश्वासले पो चल्छ प्यारी मायाको दुनियाँ त्यो व्यर्थै किन अल्झिरहनु सङ्कै भाग्दैन भने होभो टाढा जाऊ प्रिय माया लाग्दैन भने कर्कापुमा किन गर्छु मनले माग्दैन भने धन्यवाद धेरै धन्यवाद मिस्टर नवीन पछिल्लो समयमा सुन्दर रचनाहरू निरन्तर आइरहेको छन् यसै गरी निरन्तर अगाडि बढ्दै जाओस् अपेक्षा राख्दछु र अबको क्रममा अलि धेरै पनि बोल्छु म धेरै पनि नबोलाउँ होला कि जस्तो लाग्छ अब क्रममा छविसित गुलुङलाई आफ्नो गजल वाचनका लागि अनुरोध गर्दछु शेर गजल बोल्छु पढ्न सकिन्न पुरै शब्दकोश नबिर्सने गरी नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोश नबिर्सने गरी न त राख्नै सकिन्छ होस् नबिर्सने गरी न त राख्नै सकिन्छ होस् नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोश नबिर्सने गरी पढ्दै नपढेको पढ्दै नपढेको मेरी आमाले भन्नुहुन्छ पढ्दै नपढेको मेरी आमाले भन्नुहुन्छ मेरो छोराले धेरै पढोस् नबिर्सने गरी मेरो छोराले धेरै पढोस् नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोश नबिर्सने गरी न त राख्नै सकिन्छ होस् नबिर्सने गरी मैले तिमीलाई हर पल सम्झिरहनेछु मैले तिमीलाई तिमीलाई मैले तिमीलाई हर पल सम्झिरहनेछु मैले तिमीलाई हर पल सम्झिरहनेछु जे जे परे पनि परोस् नबिर्सने गरी जे जे परे पनि परोस् नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोस नबिर्सने गरी न त राख्नै सकिन्छ होस् नबिर्सने गरी जसले अरूलाई देख्न हतार गर्दैछन् हतार गर्दैछन् जसले अरूलाई देख्न हतार गर्दैछन् अरे जसले अरूलाई देख्न हतार गर्दैछन् उसले पहिला आफैलाई देखोस् नबिर्सने गरी उसले पहिला आफैलाई देखोस् नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोस नबिर्सने गरी न त राख्नै सकिन्छ होस् नबिर्सने गरी धेरैले चिनेर धेरैले चिनेर धेरैले चिनेर सबैले बिर्सनु भन्दा अन्तिम शेर धेरैले चिनेर सबैले बिर्सनु भन्दा बरु थोरैले चिनोस् नबिर्सने गरी बरु बरु थोरैले चिनोस् नबिर्सने गरी पढ्न सकिन्न पुरै शब्दकोश नबिर्सने गरी न त राख्नै सकिन्छोस् नबिर्सने गरी धन्यवाद धेरै धन्यवाद छविसित खुलुङ भाइ आफ्नो सुन्दर गजल वाचन गरेर सुनाउनु भयो यो व्यस्तताका बावजुद पनि हामी सबैजना एउटा न एउटा काममा व्यस्त भएका छौँ कति साथीहरू स्टुडेन्ट भिसामा आउनुभएको होला अझ वसन्तको रूपमा अधिकांश साथीहरू वर्किङ भिसामै आउनु भएको छ दिनभरि दुःख गर्नुहुन्छ परिश्रम गर्नुहुन्छ पसिना चुहाउनुहुन्छ कतिपल्ट राम्रो गर्न खोजेका कामहरू राम्रो हुँदैन र बिग्रिन्छ अनि हाम्रो कोरियनहरूले गाली गर्नुहुन्छ त्यसलाई पनि सधैँ यो समय छुट्याउँदै अनि दिनभरि काम गरेको थकान त छँदैछ त्यसलाई पनि एकछिन छाडेर हामी साहित्यिक रचनातर्फ लाग्छौँ त्यो साहित्यिक रचना गरेर बसन्त रूपमा अझ हामी भेट भएका छौँ र त्यता पनि हामी सुख दुःखका गफहरू बाँड्छौँ साहित्यिक रचनाहरू सुन्छौँ सुनाउँछौँ लेख्छौँ पनि कति धेरै हामी व्यस्त हुन सकेका छौँ यो व्यस्तताले हाम्रो नेपालको न्यास्रो मेटाओस् हाम्रो देशको न्यास्रो मेटाओस् र हामी सधैँ एउटा सिङ्गो नेपाल यति बनाउन सकेका हौँ र घर फर्केर सकुशल त्यो देश सुन्दर देशलाई छातीभित्र हटाएर देशसँग लिएर जान सकेका हौँ यति भन्न चाहेँ अबको क्रममा म एउटा सुन्दर कविता साढे शीर्षकको कविता का लागि एलजी विवसलाई नमस्ते म एलजी विवस हाल दक्षिण कोरियाबाट आज म यहाँ समक्ष एउटा कविता राख्न गइरहेको छु र मेरो कविताको शीर्षक साँडे जहाँ हाँस्न पाउँदैनन् फुलहरू फुल्न पाउँदैनन् जुनहरू किनकि फुल र जुनको मुस्कान पोखिनुहुन्न बाहिर मेरो भकारीबाट जसरी हुन्छ अवस्था स्यालले खेदिरहेको अबोध पाठा मृगको वा बाघले पछ्याइरहेको ममतामय आमा मृगको त्यसरी नै मेरो नजरमा भइरहनुपर्छ तिमी भारी नपुगेको गधा झै अस्ति भर्खरै हिमालको देशमा आगो लागेर के भो आकाशको एक टुक्रा पछ्यौरी च्यातिँदा के भो बादलको एक कङ्गालो कपाल डढाउँदा के भयो तिमीले त तिमीले त सही रहनुपर्छ जसरी युगौँदेखि सही रहन्छ धरतीले यत्रो भार अचानोले खुकुरीको त्यत्रो चोट वा ढुङ्गाले आँधी हुरी पानीको कत्रा कत्रा भेगहरू होइन भने म फेरि लाग्छु होइन भने म फेरि लाग्छु ज्यान खन्न सहिदहरूको चमत्कार देखाउन खुकुरीको अनि फेरि म बाध्य हुन्छु अचानहरूलाई आतङ्ककारी घोषणा गर्न अनि फेरि म बाध्य हुन्छु अचानहरूलाई आतङ्ककारी घोषणा गर्न जहाँ जहाँ स्वयं विष्णुको अवतारले गर्छन् शासन स्वयं शिवको अवतारले बनाउँछ कानुन जहाँ स्वयं विष्णुको अवतारले गर्छ शासन स्वयं शिवको अवतारले बनाउँछ कानुन र खुद ब्रह्माको अवतारले लेख्छन् सृष्टिको किताब अनि निर्धारण गर्छन् लिङ्ग जात वर्ग र भूगोलको जहाँ केवल ईश्वरको खटन चल्छ के तिमीलाई मन परेन मेरो देश के तिमीलाई मन परेन मेरो देश यसरी यसरी पशुपतिको जङ्गलमा छाडा छोडिएको बुढो र अर्ध पागल अनि परिवर्तन नचाहने तर उपभोग गरिरहने एउटा साँडे गौशालाको सडकमा फेसबुक र ट्विटर मार्फत डुक्राइरह्यो डुक्राइरह्यो अलि पर निर्जीव गाडीहरूको लाम चिच्याइ चिच्याइ हरन बजाइरह्यो चिच्याइ चिच्याइ हरन बजाइरह्यो धन्यवाद धेरै धन्यवाद दिन चाहन्छु एलजिबी सर साँढे शीर्षकको यो सुन्दर कविताका लागि यस्तै निरन्तर कविताको अपेक्षा हामी गर्दछौँ यस्तै सुन्दर कविताहरू लेखिरहनुहोस् र हामी सुन्न पाइरहौँ यो अपेक्षा सँगसँगै अबको क्रममा सुन्दर गजल वाचनका लागि म देवसागरलाई अनुरोध गर्न चाहन्छु देवसागर वसन्त ग्रुपको एउटा निरन्तर लागिरहने सदस्य र निरन्तर सुन्दर गजल लेखिरहने एकजना स्रष्ट उहाँको गजल चटकोरी बाटी जुनेलीमा आऊ बामालाई ढाँटे जुनेलीमा आऊ बामालाई ढाँटे जुनेलीमा आऊ चटकोरी बाटी जुनेलीमा आऊ भोलि मिरमिरे मिरे मैने टो काट्नुपर्छ कुरो बुझला टिए जुनेली आऊ कुरो बुझला टिए जुनेली आऊ चटकोरी बाटिए जुनेली आऊ जीवनभरि तिमीलाई दुःख हुने छैन जीवनभरि तिमीलाई दुःख हुने छैन ढुक मनले आँटिए जुनेली आओ ढुक्क मनले आँटिए जुनेली आओ कुरो बुझ लाटिए जुनेलीमा आओ म घरैमा आए अरूले चाल पाउलान् म घरमा आए अरूले चाल पाउलान् कुर्छु तल्लो ठाँटी जुनेली माओ कुर्छु तल्लो ठाँटी जुनेली मयाओ कुरो बुझ लाटी जुनेली मयाओ अन्तिम शेर रात्रि बसमा चढी कलङ्की झरेर रात्रि बसमा चढी कलङ्की झरेर जाउला काली माटी जुनेली माओ जाउला काली माटी जुनेली माओ कुरो बुझलाटी जुनेली माओ कुरो बुझलाटी जुनेली माओ चटकोरी बाटी जुनेली माओ चट्टकोरी बाटी जुनेली माउ धेरै धन्यवाद दिन चाहन्छु देवसागर सुन्दर गजलका लागि गजलकै माहौलमा अर्को एउटा गजल थप्ने विचार गरेको छु मैले अर्जुन भट्टराईलाई आफ्नो गजल वाचनका लागि म अनुरोध गर्दछु अर्जुन भट्टराई आफ्नो गजल वाचन गर्नुहुँदै नमस्कार एउटा गजल वाचन गर्ने प्रयास गरेको छु मेरा गजलका शेरहरू यसरी सुरु हुन्छन् नहुन्जेल चिन्जान जेसुकै भन नहुन्जेल चिन्जान जेसुकै भन इमान्दार या बेमान जेसुकै भन नहुन्जेल चिन्जान जेसुकै भन इमान्दार या बेमान जेसुकै भन तिम्रो नजरको ढुङ्गो कोही पुज्दैछ तिम्रो नजरको ढुङ्गो कोही पुज्दैछ आस्था न हो भगवान् जेसुकै भन इमान्दार या बेमान जेसुकै भन तिमी जाति संस्कृति ऊ धर्म भन्ला तिमी जाति संस्कृति ऊ धर्म भन्ला हाम्रो कर्म हो पहिचान जेसुकै भन इमान्दार या बेमान जेसुकै भन बन्द नभएसम्म घिनलाग्दो राजनीति बन्द नभएसम्म घिनलाग्दो राजनीति आउँदै आउँदैन विधान जेसुकै भन आउँदै आउँदैन विधान जेसुकै भन इमान्दार या बेमान जेसुकै भन गोडा लाग्नु अब सामान्य कुरो हो गोडा लाग्नु अब सामान्य कुरो हो एउटै छ सिरान जेसुकै भन इमान्दार या बेमान जेसुकै भन नहुन्जेल चिन्जान जेसुकै भन नमस्ते अर्जुन सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्दर गजलका लागि निरन्तर वसन्त ग्रुपमा आइरहनु सुख दुःखको कुरा हामी बाँडिरहँ एकअर्कामा र यसै गरी सुन्दर गजलहरू सुन्दर साहित्यिक रचनाहरू हामीहरू सुन्न पाइरहौँ एकअर्कालाई हामी यसै गरी सुनाएर आफ्नो साहित्यिक क्षमताको अभिवृ अभिवृद्धि गरौँ भन्न चाहन्छु म र अबको क्रममा रचना कविता वाचनका लागि मिलन किराँतीलाई अनुरोध गर्न चाहन्छु उहाँले शीर्षक राखेको छुइनँ भन्नुभएको छ एकदम छोटो कविता तर असाध्यै सुन्दर कविता मिलन किराँती आफ्नो कविता वाचन गर्नुहुँदै एउटा छोटो कविता छ शीर्षक बिनाको त्यही बोल्छु घाम बोकेर बिहानी आयो जुन बोकेर साँझ आयो रङ्ग बोकेर इन्द्रेणी आयो बहार बोकेर बसन्तहरू आए सुगन्धहरू बोकेर फुलहरू आए पानी बोकेर नदी नालाहरू आए मैले चाहेको थिएँ शान्ति बोकेर बुद्ध आओस् तर बुद्ध कहिल्यै आएन आउँदै आएन धेरै धन्यवाद दिन चाहन्छु मिलन कवि मिलन किराती एक प्रिय मित्र मिलन किराती सुन्दर कविता लेख्नुहुन्छ वाचन पनि उहाँको अझ पृथक छ अझ सुन्दर छ मिलनजीसँग हामी यस्तै यस्तै कविताहरूको अपेक्षा निरन्तर गरिरहन्छौँ तर बेला बेला हराइदिनुहुन्छ दुःख लाग्छ वसन्त ग्रुपमा निरन्तर भइदिनु भयो भने अझ मजा आउनेछ यति लामो कार्यक्रम चलाइयो यति यति कुराहरू गरियो अझै केही रचनाहरू केही कविहरू बुलन्द कविताहरू बाँकी नै छन् रमेश साहेब हुनुहुन्छ उहाँको कविता वाचन बाँकी नै छ त्यसै गरी एकजना चर्चित कवि मनु मन्जिल एकजना कविको कविता पनि मैले राख्ने जमर्को गरिरहेको छु मनु मन्जिलको कविता पनि हामी सुन्ने नै छौँ र यो कार्यक्रम सकिए पश्चात हामीलाई प्राप्त भएसम्म हामी समीक्षकको समीक्षा समेत सुन्नेछौँ र हाम्रो रचना के कस्ता भए आगामी दिनमा अझ फराकिलो बनाउन हाम्रो यो वैचारिक चेतलाई अझ फराकिलो बनाउन हामी प्रवासमा बसेर छुट्याइएको समयलाई पनि अझ सही सदुपयोग गर्न हामीले साँच्चै कविता भनेर लेखेको कविता गजल भनेर लेखेको गजल अझ वैचारिक बनाउन अझ सुन्न योग्य अझ साँच्चैको साहित्यिक बनाउनलाई के के गर्नहरू बाँकी छन् हाम्रो दिमागको बिडलाई खुर्पाले कति तास्न बाँकी छ कति सम्याउन बाँकी छ र सुन्दर बनाउन बाँकी छ त्यसको बारेमा समेत बताउनु हुनेछ भन्ने मैले अपेक्षा राखेको छु अब चाहिँ रचना वाचनकै क्रममा जोडिन चाहेँ मैले फणेन्द्र भण्डारी अर्पण यो कार्यक्रमको प्राविधिक पनि हुनुहुन्छ उहाँले आफैले रेकर्ड गरेर राख्नु भएको छ त्यो रचना सुनाइदिनु हुन म अनुरोध गर्न चाहन्छु नमस्कार म फणेन्द्र भण्डारी अर्पण एउटा कविता लेख्ने प्रयास गरेको छु मान्छे सोह्र दुन आठ हो पक्कै हुन्छ हुन्छ नि जब उसले भनि नै सक्यो अब त त्यो पक्कै हुन्छ सायद ऊ हिटलरको पछिल्लो भर्सन हो केही मात्र केही बग फिक्स भएका नत्र कुनै फरकै छैन उसले भनेको हुनै पर्छ बरु हुनसक्छ नयाँ कुनै समीकरण त्यसमा जोड्नु पर्ला तर उसले भनेको हुनु नै पर्छ सोह्र दुन आठ भनोस् ऊ वा आठ त्यहाँ सोह्र उसले जे भन्छ त्यही सही कोही कोही स्वाति मान्छे धन्यवाद मलाई लाग्छ फणेन्द्र भण्डारी यो रचना वाचन गर्नु भएपछि वसन्त ग्रुपको उद्देश्य नै के हो भने हामी एकले अर्कालाई सुन्ने माझिन कोसिस गर्ने हामी आफैमा मात्र सीमित नराखेर सुनाउने सुनाइसकेपछि के कस्ता कमी कमजोरीहरू साथी हुन्छन् ती साथीहरूबाट सुन्ने त्यसलाई परिमार्जन गर्दै लग्ने परिष्कृत गर्दै लग्ने माझ्दै लगेर हामी राम्रोभन्दा राम्रो लेख्ने कोसिस गर्ने नै हो हामी लेख्ने लागिरहेका छौँ भोलि सरकारबाट तलब भत्ताको अपेक्षा छैन जसरी हुन्छ हामी लेखक बन्ने धुनमा कवि बन्ने धुनमा कतै अकविता लेखिरह लेखिरहेका छौँ कि हामी आफैले विचार गर्नुपर्छ कतै अगजल लेखिरहेका छौँ कि कतै अगीत लेखिरहेका छौँ कि त्यो सबैले बुझ्नुपर्छ हामी सबैले महसुस गर्नु नै पर्छ वसन्त ग्रुपको ध्येय पनि त्यही हो र यही क्रमको लागि सघाउनको लागि फणेन्द्र भण्डारीले यो प्राविधिक संयोजन गर्नु भएको छ र मेरो आवाजलाई अझ सुन्दर बनाउने कोसिस गर्नुभएको छ रेडियोमा बोलेको आवाज र यहाँ बोलेको आवाज धेरै नै धेरै नै फरक हुन्छ मलाई थाहा छ एउटा रे मोबाइलमा रेकर्ड गरेको आवाज त्यति राम्रो सुनिँदैन होला त्यो पनि तपाईँले मायालाई सुनिदिनु हुनेछ मैले त्यो अपेक्षा राखेको छु अबको क्रममा फणेन्द्र भण्डारीलाई धेरै धन्यवादसहित एउटा सुन्दर कविता तिमी र ऐना शीर्षकको कविता एकदम बुलन्द कविता पञ्चायत काइला वाचन गर्दै हुनुहुन्छ अबको समय अन्जान काइनालाई हर प्रहर त्यो भित्ताको ऐना सामु हर प्रहर त्यो भित्ताको ऐना सामु आफूलाई भन्दा कयौँ गुण निको लाग्छ तिम्रो दिलमा आफूलाई उभ्याउन त्यो समुद्र डुब्ने तिम्रो दिलमा त्यो समुद्रै डुब्ने तिम्रो दिलमा म नडुबी रहिरहनुले नै तिमीमै डुबिरहने रहर भएको हुनुपर्छ मेरो त्यहाँ सिगार्नु पर्दैन समय लगाउनु पर्दैन अत्तरको नकाप भिड्नु पर्दैन सुन्दरताको खेल मैदानमा पर्दैन तिम्रो दिलमा पर्दैन तिम्रो दिलमा दुनियाँलाई ढाँटे पनि आफैलाई ढाँट्न त्यसैले यो ऐना र त्यो ऐनामा यति फरक छ झुट र सत्यको मध्यधार त्यसैले यो ऐना र त्यो ऐनामा यति फरक छ झुट र सत्यको मध्यधार धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्जान काइलालाई आफ्नो सुन्दर कविताको लागि तिमी र ऐना शीर्षकको कविताको लागि आज हामी ले गणेश पौड्याल अकबरे खोर्सानीको कविता सुन्यौँ त्यसै गरी भर्खरै मात्रै सुन्यौँ अन्जान काइलाको त्यसपछि अज्ञात पालपालीको मेरो उनीलाई शीर्षकको कविता खगेन्द्र पराजीलेको आइज दिले गाउँमा एउटा बिहानै झुल्काउँ कान्ति समीरले गजल सुनाउनुभयो नवीन नेपाल त्यसै गरी सुन्दर गजल सुनाउनुभयो फणेन्द्र भण्डारी अर्बन सुनाउनुभयो मिलन किराती कविता छोटो सुनाउनुभयो सुन्दर कविताको लागि उहाँलाई हामीले आभार प्रकट गर्छौँ त्यसै गरी आभार प्रकट गर्दछौँ लवकुश माल्टाले सुन्दर गजलका लागि एलजिबी बस साँडे शीर्षक कविता असाध्यै सुन्दर छविसित कुलुङ गजल सुनाउनुभयो धेरै धन्यवाद निश्चल नवीन उहाँको पनि हामीले सुन्यौँ र उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र अबको क्रममा मलाई असाध्यै मन परेको एउटा कविता एउटा कवि रमेश सायन हुनुहुन्छ उहाँको भागेर भूगोलभरि यो किताबबाट चोर शीर्षकको कविता म तपाईँलाई वाचन गरेर सुनाउँछु उहाँको कविताको शीर्षक चोर कम्तीमा मसँग चोरको जति अभाव छैन मैले आफ्नै जिन्दगी नचोरी बाँचेको छु कम्तीमा मसँग चोरको जति अभाव छैन मैले आफ्नै जिन्दगी नचोरी बाँचेको छु सिरानीबाट आफ्नै सपना चोरिन ठिहीमा बलिरहेको अघिनो बर्सातमा ओत गर्मीमा छहारी उकालो यात्रामा चौतारो चोरिन प्यासहरूमा पानी चोरिन मरुभूमिको यात्रामा क्याक्टस चोरिन मैले चोरिन ऐनाबाट अनुहार घडीबाट समय बालापनको चकचक अह केही चोरिन स्कुल जाँदा कहिल्यै बाटो चोरेर सिनेमा घर पुगिन बगैँचाबाट फुलको रङ चोरिन आँखाले सौन्दर्य चोरेन कानले सङ्गीतको सरगम चोरेन यसरी मैले केही नचोरी बाँचिरहँदा समयले मैलाई चोरेर हिँडिसकेछ कवि रमेश सायनको चोर शीर्षकको कविता असाध्यै सुन्दर कविता लेख्ने एकजना कवि मैले उहाँको कवितामा कति वाचनमा कति न्याय गर्न सकिसकिनँ सकिनँ तर पढ्नेसम्म कोसिस गरेँ उहाँको कविताको लागि प्रिय कविलाई धेरै धन्यवाद दिन चाहन्छु र वाचन गरेको लागि मैले चाहिँ धन्यवाद नलिए पनि हुन्छ जस्तो मलाई लाग्छ म तपाईँको आफ्नै जीवन खात्री वसन्त गुरुको यो साप्ताहिक कार्यक्रममा छु र आगामी हप्ता अर्को साथीहरूले चलाउनुहुन्छ फणेन्द्र भण्डारीलाई म फेरि पनि धन्यवाद दिन्छु किनभने उहाँलाई धन्यवाद दिएरै म थाक्दिनँ थाक्नुहुन्न पनि जस्तो मलाई लाग्छ रमाइलो डट कमका सञ्चालक पनि हुनुहुन्छ रे अनलाइन रेडियोको पनि कुरा गर्दै हुनुहुन्थ्यो त्यसको लागि पनि हामीले के सहयोग गर्नुपर्छ हामी तयार छौँ चलाउनुहोस् रमाइलो डट कम यो कार्यक्रमको प्रायोजक भन्छु म चाहिँ उहाँले सम्पूर्ण काम गर्नुहुन्छ प्रायोजन गरिदिँदा अझ हामी खुसी हुन्छौँ र यो कार्यक्रम निरन्तर चल्नेछ भन्ने मलाई लाग्छ अब क्रममा मेरो एउटा कविता बाँकी नै छ र मलाई मनपर्ने एकजना कवि नेपालमा वर्तमान पुस्ताका सशक्त कवि हस्ताक्षरहरू कुनै दसजनाको नाम लिऊ भनेर कसैले भन्यो भने मनोमन्जिल कसै गरी नछुट्ने एउटा नाम उहाँको एउटा कविता म वाचन गरेर सुनाउँछु त्यसपछि मेरो आफ्नै एउटा कविता छ र हामी बिदा माग्नेछौँ उनी कविता जीवनको रङले लेख्छिन् उनी अक्षर जान्दिनन् तर सुन्दर कविताहरू लेख्छिन् सबैले अध्यारालाई घरबाट खिदिसक्छिन् घामले मझेरी र आँगन पोतिसक्छिन् अघिनामा न्यानो पोखिसक्छिन् बिहानै घरभरि बिहान छिरिसक्छ पूजा कोठामा बलेको धुप आशीर्वादको महक बोकेर चोटा कोठा पुगिसक्छ म बिउजदा उनी घरभरि जीवन लेखिसक्छिन् साना छोरीहरूको गालाको गुलाफ उनैले लेखेकी हुन् कलिला ओठमा तोते बोली उनैले लेखेकी हुन् घरको उज्यालो उनैले लेखेकी हुन् यी भराउ नाङ्ला डाला भकारी र गोठ उनैले लेखेका बिम्बहरू हुन् बारेको हरियो गीत उनैको हो गैरी खेतमा धानका बाला बजाएर हावाले टिपी उड्ने सङ्गीत नैको हो एउटा मधुर लय हरदम उनीसितै हिँड्छ उनीसँगै बिउझेर सरगम घर आँगन फैलन्छ उनी झरेका टाँकहरू फाटेका लुगाहरू प्रेमको धागोले सिउँछिन् फुर्सद रह्यो कि आँखामा फुल झैँ सुहाउने सपनाहरू बुन्छिन् मन जस्तै उडिरहेका परेवालाई चारो छरेर आँगनमा ओह्राल्छिन् उनी नै हुन् जो रहरहरूलाई आशीर्वाद खुवाएर पाल्छिन् मेरो यो सानो संसार लेख्ने उनी नै हुन् जीवनको रङले कविता लेख्ने उनी नै हुन् मेरो यो ओज मेरो अनुहारको आभा लेख्ने पनि उनी नै हुन् र नबिर्सी हर दिन एक पङ्क्ति म जिउँदो रहेको कुरा गुराँसले सिउँदामा लेख्ने पनि उनी नै हुन् धन्यवाद कवि मनमन्जिलको उनी कविता जीवनको रङले लेख्छिन् शीर्षकको यो सुन्दर कविता यहाँहरूलाई वाचन गरेर सुनाए आगामी दिनहरूमा पनि यस्तै एउटा केही सशक्त कविताहरू बाहिरबाट पनि साभार गरेर सुनाउने कोसिस वसन्त ग्रुपको साप्ताहिक कार्यक्रममा हुने नै छ लगभग लगभग अबको कार्यक्रमको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ मेरो एउटा कविता वाचन गर्नुभन्दा अगाडि म तपाईँहरूसँग विदा माग्छु र अन्त्यमा मेरो कविता राख्छु त्योभन्दा अगाडि मैले भन्नै पर्ने केही कुरा फणेन्द्र भण्डारी प्राविधिक रूपमा पनि साथ दिनुभयो र रमाइलो डट कमबाट यो कार्यक्रमलाई साथ र सहयोग मिल्यो धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी आज हामीले जसका रचनाहरू सुन्यौँ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ज जसका सुन् सुनेनौँ उहाँहरूको रचना हामीलाई प्राप्त भएन आगामी हप्तादेखि बुधबार बेलुकासम्म र बिहिबार यसो गरौँ बिहिबार बेलुका ठिक नौ तिससम्म प्राप्त होस् म त्यही भन्न चाहन्छु फणिन्द्र भण्डारी अर्पणको वाट्सएपमा पनि उहाँको एकाउन्ट छ त्यसै गरी तपाईँहरूले कोही पनि अनभिज्ञ हुनुहुन्छ भने कृपया वसन्त ग्रुपमा वा हामीभित्रकै कोही मध्ये साथीहरूलाई पनि सम्पर्क गर्नुभयो भने त्यो उहाँको थाहा पनि हुनेछ नभए वसन्त ग्रुपमा सम्पर्क गर्नुहोस् र आगामी कार्यक्रम केही साथीहरूले सकुन आँसु पनि भन्नुभएको थियो केही साथीहरूले अरू साथीहरू पनि हुनुहुन्छ होला जो चाहना राख्नुहुन्छ उहाँहरूले नै सञ्चालन गरिदिनु भयो भने अझ गजब हुनेछ नभए फणिन्द्र भण्डारी आफैले पनि सञ्चालन गर्नुहुन्छ सुन्दर बोल्नु सुन्दर तरिकाले बोल्नुहुन्छ अघिल्ला कार्यक्रम हामीले उहाँकै तर्फबाट उहाँकै मुखबाट सुन्न पायौँ अझ सुन्दर अझ खुसी लागेको छ थुप्रै सबै साथीहरूलाई पालै पालो सञ्चालन गर्नुभयो भने उहाँहरूले रेडियोमा बोल्ने प्यास कति साथीहरूको हुनसक्छ त्यो प्यास हुने साथीहरूलाई पनि अझ केही सिक्नको लागि पनि सहयोग मिल्नेछ भन्ने हामीले अपेक्षा राखेका छौँ ज जसले सुनाउनुभयो धेरै धेरै धन्यवाद ज जसको छुट्यो आगामी हप्ता समयमा कृपया सम्पर्क गर्नुहोला र रेकर्ड गराएर उपलब्ध गराइदिनु होला धेरै धन्यवाद दिन चाहन्छु अहिलेसम्म मलाई लाग्छ समीक्षकको नाम फाइनल भइसकेको छैन यो कार्यक्रम बनिसकेपछि कार्यक्रमलाई हामी सिधै समीक्षकको इनबक्समा पठाउनेछौँ र उहाँलाई सुनेर उहाँको रेकर्ड प्राप्त भए पश्चात यही कार्यक्रममा सपोर्ट जोडेर नसकियो भने पनि छुट्टै जोडेर सुनाउने छुट्टै तरिकाले सुनाउने प्रयास गर्नेछौँ हामी समीक्षक आइदिनु भयो भने अझ गजब हुनेछ र समीक्षा हाम्रो रचनाहरू हाम्रो कविताको बारेमा हाम्रो गजलको बारेमा हामीले आज जे जस्तो सुनायौँ त्यसको बारेमा वैचारिक छलफलसहित उपस्थित भइदिनु भयो र आफ्नो रचना पनि सुनाइदिनु भयो भने अझ गजब हुनेछ मैले त्यो अपेक्षा राखेको छु र अब चाहिँ यति भन्छु र बिदा माग्छु यतिन्जेल सबैले सुनेर साथ दिनुभयो आगामी दिनमा पनि यस्तै यस्तै साथ र सहयोगको अपेक्षा माग्दै राख्दै एउटा कविता वाचन गर्छु र म पिदा भाग्छु मेरो कविता यसरी सुरु हुन्छ प्रवासी मजदुरको तर्फबाट यो कविता झन्डै झन्डै डेढ वर्ष जति भयो होला लेखेको त्यही कविता यहाँहरूलाई पनि सुनाउँछु मैले लेख्न साथ कवि रमेश सायन त्यतिखेर भर्खर भर्खर कोरिया आइपुग्नु भएको थियो र उहाँलाई स्काइपबाट सुनाएको थिएँ उहाँले मन पराउनु भएको थियो मलाई जहाँसम्म लाग्छ यहाँहरूले पनि मन पराइदिनु हुन्छ होला भन्ने अपेक्षा राखेको छु र काहीँ कतै कमी कमजोरीहरू भयो भने पनि सच्याउने ठाउँ दिनुहुनेछ सुझाव र सल्लाहहरू प्राप्त गर्नेछु भन्ने मैले अपेक्षा राखेको छु लगभग डेढ वर्ष अगाडितिर लेखेको एउटा कविता यहाँहरूका लागि राख्न चाहन्छु कविताको शीर्षक प्रवासी मजदुरको तर्फबाट ओ हिउँ रानी आज सुन तिमी तिम्रो सुन्ने पालो केही म भन्छु मेरो भन्ने पालो ओ हिउ रानी आज सुन तिमी तिम्रो सुन्ने पालो केही म भन्छु मेरो भन्ने पालो ऊ त्यो भित्तामा टाँसिएको क्यालेन्डर किन वर्षेनी रहेछौ तिमी जसरी च्यात्यो भर्खरै मात्र धररर धररर नव दुलहीको रहर लाग्दो समय जस्तो बितेका वर्षहरू मात्र थिएनन् त्यहाँ थिए मेरी आमाको मुजा मुजा परेको अनुहार र वर्षाको मूल झैँ रसाइरहने एक जोडी आँखाहरू थिए मेरा बाको पसिना पुस्ने टोपी र परदेशी छोराको खबर सुन्न आतुर एक जोडी कानहरू थिए मेरो दीर्घायुको रङ कोरिएको एउटा रातो सिउँदो र केही रातै चुराहरू थिए दुईटा बचेरा जो सधैँ नबिराई हेर्थे स्कुल पुग्ने बाटो र दैलामाथिको मेरो ख्याउटे तस्विर हिउँ रानी के बुझ्न सकौली तिमी जुन चित्र भिन्सीले कोरेको मोनालिसाभन्दा कम महत्त्वको थिएन मेरा लागि हिउँ रानी मेरो कुराले तिमी हाँसे कि नहाँस यस्तरी अट्टहाँस नहाँस जसरी हाँस्छ कुनै पुरानो चलचित्रको गुन्डा यस्तरी घुरेर नहेर जसरी हेर्छ आफ्ना विरोधीलाई आदिम देशको बादशाह यति विघ्न घमण्ड पनि नगर आफ्नो रूप यौवन र पैँसको ऊ हेर बगैँचामा झर्न लागेका फुलहरू हेर औँसीमा आकाशको जुनलाई बरु सिंह मरमरको गलैँचा छोडेर ओर्ल अलि तल धुलौटे माटोसम्म र जवाब देऊ केही प्रश्नहरूको त्यसरी जसरी बितेका वर्षहरूमा मैले फुल झैँ सिँगारे तिमीलाई हिउँ रानी खै मेरो एउटा हात खै जसले बनाउनु थियो हाँसिरहेका बा आमाको चित्र खै मेरो एउटा गोडा खै जसले हिँड्नु थियो घर गोठ पानी पँधेरो भन्ज्याङ र बेसी खेत खै मेरो एउटा आँखा खै जसले हेर्नु थियो आफ्नै नानी बाबुले फुल च्यातेर गरेको चकचक खै मेरो ओठको लाली खै जसलाई लगेर टाँस्नु थियो प्रियाको सिउँदोमा तिमी त सोच्दै हौली मेरो शरीरको उचाइ र नाप्दै हौली काठको बाकसको लम्बाइ तर हिउँ रानी नबिर्सनु यहीँ छन् मेरा हातका प्रेमिल कौशल यहीँ छन् मेरो आँसुले कोरेको मुस्कान चित्र मेरो भरभराउँदो उमेर यहीँ छ यहीँ छ मेरो पसिनाको अत्तर फुल जस्ता सपना यतै कतै हराएको छ हिउँ रानी तिमी त सोच्दै हौली मेरो शरीरको उचाइ र नाप्दै हौली काठको बाकसको लम्बाइ तर नबिर्सनु यहीँ छन् मेरा हातका प्रेमिल कौशल यहीँ छन् मेरो आँसुले कोरेको मुस्कान चित्र मेरो भरभराउँदो उमेर यहीँ छ यहीँ छ मेरो पसिनाको अत्तर फुल जस्ता सपना यतै कतै हराएको छ हिउँ रानी अन्त्यमा हिउँ रानी अन्त्यमा के दिन सक्छौ तिमीले र के पाउला मैले यो कुरा कदापि नबिर्स जब जब चम्किन्छ तिम्रो शिरमा इन्द्रेणी ताज तब तब सम्झ यो ताज चम्किएको होइन केवल चम्किएको हो प्रवासी मजदुरको पसिना धन्यवाद